शुक्रबार राति बिबिसी लन्डनको नेपाली सेवापछि मात्र सामुदायिक रेडियो सर्लाही एक सय पाँच दशमलव छ मेगाहरूमा कार्यक्रम मुक्ताक मझेरी मुक्ताक मझेरी मुक्ताक न त मर्नु न त जिउनु पारेर गई निष्ठुरीले न त मर्नु न त जिउनु पारेर गई निष्ठुरीले जबदेखि अन्तै माया सारे गई निष्ठुरीले आँसु भन्दै ओठ खोले सारा पीडा बोलाएर न त मर्नु न त जिउनु पारेर गई निष्ठुरीले जबदेखि अन्तै माया सारे गई निष्ठुरीले आँसु भन्दै ओठ खोले सारा पीडा बोलाएर त्यसै बेला मेरो आँसु झारेर गइने स्टोरीले न त मर्नु न त जिउनु पारेर गइने स्टोरीले जबदेखि अन्तै माया सारेर गइने स्टोरीले नमस्ते नमस्ते नमस्कार अनि धेरै धेरै स्वागत तथा अभिवादन तपाईँ सम्पूर्णलाई बालकृष्ण भट्टराईको यही मुक्तक सँगै कार्यक्रम मुक्तक मचरीको दैलो उगारी तपाईँलाई धेरै धेरै स्वागत गर्छु कार्यक्रममा कार्यक्रमको साथमा आज पनि दिपेश बराल छु सामुदायिक रेडियो सर्लाही एक सय पाँच दशमलव सामेका हार्सको स्टुडियो हरियो नौ सर्लाहीबाट हामी छौँ इन्टरनेट अनलाइनमा W W W dot radio Sarlahi dot ओआरजीमा तपाईँले हामीलाई संसारभर एकसाथ सुन्दै हुनुहुन्छ तपाईँलाई कार्यक्रममा धेरै धेरै स्वागत गर्छु आज पनि तपाईँका धेरैभन्दा धेरै मुक्त हाम्रो फेसबुक पेजमा तपाईँले प्रेषित गर्नुभएका मुक्तक अनि तपाईँसँगै फोनमा भलाखुसारी हामी गर्नेछौँ शून्य छ्यालिस पाँच तिस छ सय सोह्रमा तपाईँ आउन सक्नुहुन्छ विदेशबाट फोन गर्दै हुनुहुन्छ प्लस नौ सात सात चार छ पाँच तिस छ एकसम्म फोन गर्नुहोला आज धेरैभन्दा धेरै टेलिफोन लिनेछौँ तपाईँहरूको हामी त्यही भएर कार्यक्रममा तपाईँ हुनुहुन्छ दिवेश बराल आवाज मिसाउँदैछु बाहिरबाट प्राविधिक संयोजन श्रवणले गर्दैछन् कार्यक्रम तपाईँ सामुदायिक रेडियो सरलाई एक सय पाँच दशमलव समयका हार्जमा सुन्दै हुनुहुन्छ कोही हुनुहुन्छ टेलिफोन लाइनमा आजको लागि पहिलो साथी स्वागत गर्छु नमस्ते हजुर सय ठाउँमा तिमीले हिमसिम बढायौ र आफैले माया छुट्ने जोखिम बढायौ तय ठाउँमा तिमीले हिमझिम बढायौ र आफैले माया छुट्ने जोखिम बढायौ मेरो पर्सना यति हो मेरो खोट केमा थियो मेरो पर्सना यति हो मेरो खोट केमा थियो अनि यसरी मलाई भुल्ने तालिम बढायौ सही ठाउँमा तिमीले हिमझिम बढायौ र आफैले माया छुट्ने जोखिम बढायौ दाजु नमस्ते नमस्ते हजुर कहाँबाट बोल्नुभयो हजुर दाजु म रुकुम खोला गाउँ घर भएर अहिले डिपाइल डोटीबाट जिएमडी अहिले डो डोटीमा हुनुहुन्छ तपाईँ होइन तपाईँको शुभ नाम के भन्नुभयो जिएम ए जिएमबिसी हजुर जिएमसी के छ हालखबर ठिकठाक छ डोटीदेखि भयो हामीलाई सायद हाम्रो फेसबुक एकजना तपाईँ हाम्रो साथी हुनुहुन्छ हो हजुर दाजु साथी छु अनि तपाईँले चेक गर्नुभएको थियो कल गर्नु होला स्टेटस अनि तर अस्तिको हप्ता पनि ट्राई गरेको तपाईँले विदेशको नम्बर मात्र राख्ने भएको छ अनि पछाडि मैले ट्राई गरेको नम्बर मिलेन भनेर थियो आज चाहिँ तपाईँले कमेन्टमा हेरेँ अनि कमेन्टमा नेपालको पनि देखेँ निकै खुसी लाग्यो जेएमजी कुराकानी भयो एकदम धेरै खुसीसम्म डोटीदेखि सम्झिदिनु भयो मुक्तकलाई धेरै माया गर्नुहुन्छ यसको मतलब हजुर दाजु साहित्यका प्रत्येक विधामा रुचि राख्छु पनि लेख्ने गर्छु अनि त्यहीमाथि झन् मुक्तक भनेपछि त अब अझ बढी होइन हुन्छ जिएमजी केही मुक्तक सुनौँ न तपाईँको आज हामी मिलन बनायो जीवनमा बिछोड बनायो मिलन बनायो जीवनमा बिछोड बनायो ईश्वर तिमीले कस्ता कस्ता मोड बनायो मिलन बनायो जीवनमा बिछोड बनायो ईश्वर तिमीले कस्ता कस्ता मोड बनायो घटाउ मात्रै लाग्यो मेरो जिन्दगीको हिसाब घटाउ मात्रै लाग्यो मेरो जिन्दगीको हिसाब यस्तै हुन्छ भन्ने किन जोड बनायौ मिलन बनायौ जीवनमा बिछोड बनायौ ईश्वर तिमीले कस्ता कस्ता मोड बनायौ निकै निकै मिठो मुक्त सुनाइदिनु भयो जिएमजी अझै छ कि हामी छुट्टीमा आज दाजु सुनाउन मिल्छ भने सुनाउँछु अब एउटा सुनौ है तपाईँकोबाट मैले अर्को सुनाउँछु यो सहर नै मेरो हुन्थ्यो बजार मेरै हुन्थ्यो सहर नै मेरो हुन्थ्यो बजार मेरै हुन्थ्यो गाउँ सहर सडक अनि सरकार मेरै हुन्थ्यो यो सहर नै मेरो हुन्थ्यो बजार मेरै हुन्थ्यो गाउँ सहर सडक अनि सरकार मेरै हुन्थ्यो मनले चाहेको सबै चिज आफ्नो हुने भए मनले चाहेको सबै चिज आफ्नो हुने भए तिमी मात्र होइन सानो संसार मेरै हुन्थ्यो यो सहर नै मेरो हुन्थ्यो बजार मेरै हुन्थ्यो गाउँ सहर सडक अनि सरकार मेरै हुन्थ्यो हस् जिएमजी अहिले छुट्टीमा हामी हस् जिएमजी हुनुहुन्थ्यो डोटीबाट फोन गर्दै हुनुहुन्थ्यो तपाईँसँग आज पनि धेरैभन्दा धेरै भलाको सारी हामी गर्नेछौँ फोन गर्नुहोला धेरै मुक्तक आज पनि छन् हाम्रो फेसबुक पेजमा एकदमै धेरै साथीहरूले हामीलाई मुक्तक प्रेषित गर्नुभएको छ निकै खुसी छौँ हामी तपाईँको मुक्तक पाएर फोन गर्दै रहनुहोला शून्य छ्यालिस पाँच तिस छ सय सोह्रमा विदेशबाट फोन गर्दै हुनुहुन्छ नेपाल बाहिरबाट भने प्लस नौ सात सात चार छ पाँच तिस छ एकसम्म फोन गर्नुहोला यति बेला केही मुक्तक राख्छु तपाईँको लागि हामीलाई फेसबुक पेजमा प्राप्त भएका मुक्तकहरू यस्ता छन् पागल हुन्छु उनलाई घरिघरि सम्झिएर तडपाउँछ मनले फेरि मन सम्झिएर पागल हुन्छु उनलाई घरि घरि सम्झिएर तडपाउँछ मनले फेरि मन सम्झिएर उनी रमाउँदै गएपछि डोली हिजो हो पागल हुन्छु उनलाई घरिघरि सम्झिएर तडपाउँछ मनले फेरि मन परि सम्झिएर उनी रमाउँदै गएपछि डोली चढी हिजो झर्छन् आँसु जिउँदैछु झरी सम्झिएर पागल हुन्छु उनलाई घरिघरि सम्झिएर तडपाउँछ मनले फेरि मन परि सम्झिएर पिपलुको छेउमा सधैँ बर हुनेछ माटोलाई सधैँ ढुङ्गाको भर हुनेछ नगरही छुट्टिएर एक्लै बस्ने कुरा पिपलुको छेउमा सधैँ बर हुनेछ माटोलाई सधैँ ढुङ्गाको भर हुनेछ नगरही छुट्टिएर एक्लै बस्ने कुरा मेरो चिहान तिम्रो बस्ने घर हुनेछ पिपलुको छेउमा सधैँ बहर हुनेछ माटोलाई सधैँ ढुङ्गाको भर हुनेछ दुईवटा मुक्तक सुनाएँ जीवन गौतमको मुक्तक हो मैले पहिले सुनाएको मुक्तक चाहिँ पागल हुन्छु उनलाई घरिघरि सम्झिएर तडपाउँछ मनले फेरि मन परि सम्झिएर यो मुक्तक यो मुक्तक हो जीवन गौतमको त्यसै गरी अर्को मुक्तक मैले तपाईँलाई सुनाएँ पिपलुको छेउमा सधैँ बर हुनेछ माटोलाई सधैँ ढुङ्गाको भर हुनेछ एसके कान्छाको मुक्तक हो एसके कान्छा को मुक्तक मैले तपाईँलाई सुनाएँ यति बेला टेलिफोन लाइनमा कोही हुनुहुन्छ कहाँबाट को हुनुहुन्छ आज धेरैभन्दा धेरै मुक्तक छन् धेरैभन्दा धेरै फोन लिनु छ जति धेरै सम्भव हुन्छ त्यति धेरै फोन अनि मुक्तक सुनाउनेछु नमस्ते हजुर हजुर दाइ नमस्ते नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर सुर्खेतदेखि किरण गिरी बोल्दैछु दाइ आहा सुर्खेतबाट किरण गिरी हजुर किरणजीको के हाल खबर हजुर एकदमै ठिकै छ अनि हजुरको एकदमै हामी ठिक छौँ सुर्खेततिरको के छ किरणजी हजुर सबै ठिकै छ किरणजी के गर्नुहुन्छ म चाहिँ अहिले पढ्दैछु दाइ ए कतिमा किरणजी मेरो बिजनेस थर्ड इयर हजुर सुर्खेत कुन ठाउँ हामी अनि दुई ढोडाइहाली ए हजुर अनि कस्तो छ गर्मी सुर्खेत पनि तराई सर्लाई पनि तराई होइन अब चाहिँ गर्मी चढेछ भनौँ न जाडो हटिसक्यो चैतमा मजाले काम लाग्दैछ त्यसो भए होइन गर्मीको महसुस हुन थालिसकेको छ सुर्खेततिर किरणजी हामीलाई सुन्दै हुनुहुन्छ सुनेको छैन मैले त्यो फेसबुकमा स्टाटस देखेको थिएँ त्यही भएर त्यो पेस्ट गरेको थिएँ ठिक छ हामीलाई धेरै साथीहरूले हाम्रो कार्यक्रम डाउनलोड गरेर सुन्न पाइयोस् भनेर आग्रह गर्नुभएको छ मैले तपाईँ मार्फत जानकारी गराउँछु आजदेखि हाम्रो कार्यक्रम सकिएको केही बेरपछि हाम्रो फेसबुकमा हामी हाम्रो कार्यक्रम राख्नेछौँ होइन एउटा लिङ्क राख्नेछौँ तपाईँले त्यहीँबाट हाम्रो कार्यक्रम सुन्न सक्नुहुनेछ मैले धेरै साथीहरूलाई जानकारी गराएँ तपाईँ मार्फतै तपाईँहरूले धेरै आग्रह गर्नुभएको कार्यक्रम हो यो एकदम धेरै खुसी छौँ हामी पनि आजदेखि त्यो अवसर हामीले पायौँ होइन किनभने कार्यक्रम कस्तो लाग्दैछ तपाईँलाई चाहिँ तपाईँले फेसबुकमा हामीलाई प्रत्यक्ष रूपमा हामी हामीसँग साक्षकता साथ सत्कार गर्दै हुनुहुन्छ कस्तो लाग्दैछ कार्यक्रम मैले चाहिँ आज नै एड गरेको जो सबैको मुक्त पढ्न पाइन्छ आफ्नो केही कुरा सिकिन्छ जो राम्रो लाग्यो हुन्छ किरणजी ल तपाईँका केही मुक्तक हामी सुन्छौँ आज हजुर ल हुन्छ त्यही एउटा फेसमा हालेको मुक्त पनि भन्छ है मैले एउटा पहिला जुनले भन्दैछ अनि ताराले भन्दैछ झुक्क्याएर मारे बाजी दिने ताराले भन्दैछ सुनले भन्दैछ अनि ताराले भन्दैछ झुक्क्याएर चाहिँ दुनियाँ साराले भन्दैछ तिमीले गर्नु कर्तुत भन्दै मलाई लत्ताएपछि हुन्छु सधैँ म त्यो चल राडाले भन्दैछ अरू पनि छ कि यति मात्रै हो एउटा मेरो बकेट मनमा चाहिँ भन्ने प्रोग्राम उत्कृष्ट ठाउँमा परेको थियो त्यो एउटा भन्छु है हुन्छ पापीले दण्ड पाउने त्रास हुनाले कर्मीले फल पाउने आश हुनाले पापीले दण्ड पाउने त्रास हुनाले कर्मगुना फल पाउने आश हुनाले फुलपाती चढाएपछि ढुङ्गै देवता बन्यो दुनियाँमा अझै अन्धविश्वास हुनाले हस् हुन्छ हुन्छ निकै खुसी लाग्यो फोन गरिदिनु भयो किरणजी अर्को हप्ता तपाईँको फोनको प्रतीक्षामा हामी रहनेछौँ हामीसँगै रहनुहोला कार्यक्रम कार्यक्रम शुक्रबार आउँछ किरणजी यही समयमा बिबिसी लन्डनको नेपाली सेवा पछि सभा नौ पन्ध्र होइन नौ बिसदेखि हामी दस बजीसम्म रहन्छौँ है अनलाइनमा W W W dot radio Sarlahi dot ओआरजीमा सुन्न सक्नुहुन्छ प्रत्यक्ष र हामीलाई हाम्रो Muktak Manjari dot blog spot dot कममा हामी केही समयपछि हाम्रो कार्यक्रम राख्नेछौँ अर्को हप्तादेखि चाहिँ है हामी प्रयासमा छौँ है तपाईँ तपाईँले फेसबुकमा चाहिँ हाम्रो कार्यक्रम सुन्न सक्नुहुन्छ है त छुट्टी अहिले हामी किरण गिरी हुनुहुन्थ्यो सुर्खेतबाट फोन गर्दै हुनुहुन्थ्यो केही मुक्तक अझै राख्छु तपाईँहरूको लागि मुक्तकपछि एउटा साङ्गीतिक विश्राम हामी जानुपर्छ अहिलेको लागि भने केही मुक्तक तपाईँको लागि जताततै अन्धकार संसारमा फसिएछ जिन्दगीमा यस्तो पनि प्यारमा फसिएछ जताततै अन्धकार संसारमा फसिएछ जिन्दगीमा यस्तो पनि प्यारमा फसिएछ फुलहरूको दुनियाँमा पाइला राख्न खोज्दा खोज्दै जताततै अन्धकार संसारमा फसिएछ जिन्दगीमा यस्तो पनि प्यारमा फसिएछ फुलहरूको दुनियाँमा पाइला राख्न खोज्दा खोज्दै धोकेबाजले गर्दा काँडे तारमा फसिएछ जताततै अन्धकार संसारमा फसिएछ जिन्दगीमा यस्तो पनि प्यारमा फसिएछ मेरो आँसु झार्नेको भलो नहोस् तैब तडपाएर मार्नेको भलो नहोस् तैब मेरो मनको बगैँचा उजाड लाग्दो बनाए मेरो आँसु झार्नेको भलो नहोस् तैब तडपाएर मार्नेको भलो नहोस् तैब मेरो मनको बगैँचा उजाड लाग्दो बनाई फुल अन्तै सार्नेको भलो नहोस् तैब मेरो आँसु झार्नेको भलो नहोस् तैब तडपाएर मार्नेको भलो नहोस् तैब दुईवटा मुक्तक सुनाएँ पहिलो मुक्तक जताततै अन्धकार संसारमा फसिएछ जिन्दगीमा यस्तो पनि प्यारमा फसिएछ तिवारी पियुष पिठौली नवलपरासी उहाँको ठेगाना पियुसीका मुक्तक तपाईँलाई मैले पहिले सुनाएँ त्यसपछि मैले अहिले भर्खरै दोस्रो सुनाएको मुक्तक चाहिँ मेरो आँसु झार्नेको भलो नहोस् दैव तडपाएर मार्नेको भलो नहोस् दैव सुभाष लामा सजल हेटौडा मकवानपुरबाट उहाँले हामीलाई मुक्तक प्रेसित गर्नुभएको हो यो दुइटै मुक्तक हामीलाई हाम्रो फेसबुक पेजमा प्राप्त भएका हुन् कार्यक्रमको अब भने कार्यक्रममा एउटा साङ्गीतिक कोसेली छोड्छु निकै मिठो साङ्गीतिक कोसेलीबाट कार्यक्रमलाई अघि बढाउँछु यति बेला यही मिठो साङ्गीतिक कोसेली छोड्छु गीतपछि फर्किनेछौँ हामीसँग रहनुहोला शून्य छ्यालिस पाँच दुई सशेसहरूमा फोन गरेर गर्दै रहनुहोला हामीसँगै तपाईँ रहनुहोला हाम्रो यो साथ दस बजेसम्म रहन्छ इतनी हसी कोई नहीं सङ्गीतको सुरिलो त्यो धुन बनिदेऊ एक नम्बरी छापावाल सुन बनिदेऊ सङ्गीतको सुरिलो त्यो धुन बनिदेऊ एक नम्बरी छापावाल सुन बनिदेऊ म त धरतीको धुलो नै बन्न चाहन्थेँ सानो संगीतको सुरिलो त्यो धुन बनिदेऊ एक नम्बरी छापावाल सुन बनिदेऊ म त धरतीको धुलो नै बन्न चाहन्थे सानो तर तिमी भन्छौ आकाशको जुन बनिदेऊ संगीतको सुरिलो त्यो धुन बनिदेऊ एक नम्बरी छापावाल सुन बनिदेऊ उज्यालोलाई निचोरेर अर्को उज्यालो निकाल्नेहरूले उज्यालोलाई निचोरेर अर्को उज्यालो निकाल्नेहरूले देखि आफ्नो चाहिँ अरूको सपना पखाल्नेहरूले कुरा गर्छन् नानाभाती अनेक लोभ लालच देखाएर उज्यालोलाई निचरेर अर्को उज्यालो निकाल्नेहरूले देखि आफ्नो चाहिँ अरूको सपना पखाल्नेहरूले कुरा गर्छन् नानाभाती अनेक लोभ लालच देखाएर छोरा दर्शन मुटुमा मुखले चाहिँ प्रेमदीप बाल्नेहरूले उज्यालोलाई निचोरेर अर्को उज्यालो निकाल्नेहरूले सजाएको देखेँ आफ्नो चाहिँ अरूको सपना पखाल्नेहरूले बाबु सुशान्त वियोग धारा आठ पश्चिम दाङ उहाँको मुक्तक हो मैले सुरुवातमा सुनाएको सङ्गीतको सुरिलो त्यो धुन बनिदेऊ एक नम्बरी छापावाल सुन बनिदेऊ र अर्को मुक्तक सरोज चौलाकाईजीको हो सरोजीको मुक्तक मैले तपाईँलाई अहिले भर्खरै सुनाएको थिएँ उज्यालोलाई निचोरेर अर्को उज्यालो निकाल्नेहरूले सजाएको देखि आफ्नो चाहिँ अरूको सपना पखाल्नेहरूले निकै स्वागत तपाईँलाई धेरै धेरै स्वागत गर्छु फेरि पनि कार्यक्रममा कार्यक्रमको साथमा तपाईँ हुनुहुन्छ दिपेश बराल आवाज मिसाउँदैछु सामुदायिक रेडियो सरलाई एक सय पाँच दशमलव समयका हाजमा तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ र इन्टरनेट अनलाइनमा W W W dot radio Sarlahi dot O R C मार्फत हामी छौँ संसारभर एकसाथ तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ आज पनि धेरैभन्दा धेरै मुक्तक सँगै तपाईँका फोनहरू छन् कार्यक्रममा केही मुक्तक अब भने फटाफट सुनाउँछु तपाईँलाई आज धेरैभन्दा धेरै मुक्तक छन् धेरैभन्दा धेरै मुक्तक समावेश गर्ने हाम्रो प्रयास रहनेछ फोन होला शून्य चालिस पाँच दुई छ सय सोह्रमा अहिलेको लागि पनि केही मुक्तक तपाईँको लागि राजीनामा गरिदिन्छु राजीनामा गरिदिन्छु यो संसार तिमीलाई राजीनामा गरिदिन्छु यो संसार तिमीलाई आफूभन्दा धेरै गर्छु प्यार तिमीलाई जुन तारा माग्छौ भने टिपेर ल्याइदिन्छु राजीनामा गरिदिन्छु यो संसार तिमीलाई आफूभन्दा धेरै गर्छु प्यार तिमीलाई जुन तारा माग्छौ भने टिपेर ल्याइदिन्छु दिनेछु ताजमहल उपहार तिमीलाई राजीनामा गरिदिन्छु यो संसार तिमीलाई आफूभन्दा धेरै गर्छु प्यार तिमीलाई पर्खी बस खाली सिउँदो सजाउन आउँछु आँगनीमा पञ्चे बाजा बजाउन आउँछु कसम सानो तिमी मेरी कसम सानो तिमी मेरी देवी देउरालीको कसम पर्खी बस खाली सिउँदो सजाउन आउँछु आँगनीमा पञ्चे बाजा बजाउन आउँछु कसम सानो तिमी मेरी देवी देउरालीको कसम तिमीलाई नै मेरी अर्धाङ्गिनी बनाउन आउँछु पर्खी बस खाली सिउँदो सजाउन आउँछु आँगनीमा पञ्चे बाजा बजाउन आउँछु पूर्वेली माइलो झापा शान्तिनगरका मुक्तक सर्जक पर्खी खाली सिउँदो सजाउन आउँछु आँगनीमा पन्छे बाजा बजाउन आउँछु यो मुक्तक सुनाएँ तपाईँलाई मैले कार्यक्रम मुक्तक मजेरीमा हुनुहुन्छ केही जानकारी दिउँ कार्यक्रमको बारेमा आज पहिलोपटक यदि तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ कार्यक्रममा के हुन्छ कसो गरिन्छ भनेर तपाईँलाई लाग्दैछ भने कार्यक्रम मुक्तक मजेरी एउटा यस्तो कार्यक्रम हो मुक्तक सर्जक मुक्तक प्रेमी अनि मुक्तकै मुक्तकले भरिएको एउटा कार्यक्रम तपाईँ कार्यक्रममा मुक्तक सुनाउन सक्नुहुन्छ शून्य छयालिस पाँच तिस छ सय सोह्रको माध्यमबाट तपाईँ आउन सक्नुहुन्छ अनि सँगै मुक्तक सुनाउन सक्नुहुन्छ तपाईँले हामीलाई र तपाईँले हामीले हाम्रो Facebook page W W W dot Facebook dot com slash Muktak मजारीमा हामीसँग साथी बन्न सक्नुहुन्छ हामीले त्यहाँ एउटा पोस्ट गर्छौँ एउटा स्ट्याटस तपाईँले त्यहाँ कमेन्ट बक्समा रहेर आफ्नो मुक्तकहरू तपाईँले प्रेषित गर्नुभएको खण्डमा हामी कार्यक्रममा प्रसारित गर्छौँ हाम्रो इमेल ठेगाना Muktak Manjari at the rate Gmail dot कममा पनि तपाईँले हामीलाई मुक्तकहरू प्रेषित गर्न सक्नुहुन्छ दिपेश बराल आवाज मिसाउँदैछु श्रवण खरेल बाहिर प्राविधिक संयोजन गर्दैछन् अनि एक सय पाँच दशमलव समय खर्चको तरङ्गमा सामुदायिक रेडियो सरलाईमा तपाईँ हुनुहुन्छ र इन्टरनेट अनलाइनमा W W W dot radio Sarlahi dot ओआरजीको तरङ्गमा ओआरजीको साथमा तपाईँले हामीलाई संसारभरि एकसाथ सुन्दै हुनुहुन्छ आजकाल दिनहुँ अनेक सुन्दरीका तस्बिर बेचिएका छन् आजकाल दिनहुँ सुन्दरीका तस्बिर बेचिएका छन् पूजा गर्ने प्रत्येक भगवानका मस्जिद अनि मन्दिर बेचिएका छन् जिन्दगीका सबै सपना पुरा गर्ने बाहनामा हेर्नुहोस् त आजकल दिनहुँ अनेक सुन्दरीका तस्बिर बेचिएका छन् पूजा गर्ने प्रत्येक भगवानका मस्जिद अनि मन्दिर बेचिएका छन् जिन्दगीका सबै सपना पुरा गर्ने बाहनामा हेर्नुहोस् त चोखो मायाका प्यासीहरूका चोखो मायाका प्यासीहरूका लाखौँ पैसामा शरीर बेचिएका छन् आजकाल दिनहुँ अनेक सुन्दरीका तस्बिर बेचिएका छन् पूजा गर्ने प्रत्येक भगवान्का मस्जिद अनि मन्दिर बेचिएका छन् हामी दुईको बिचमा यो समाज आउनेछ नानाथरी कुरा बनाई औला उठाउनेछ हो हामी दुईको बिचमा यो समाज आउनेछ थरी कुरा बनाई औला उठाउनेछ हल्ला होला पुलिस चौकी चौकीसम्म धाउन सक्लान् हामी दुईको बिचमा यो समाज आउनेछ थरी कुरा बनाई औला उठाउनेछ हल्ला होला पुलिस चौकी चौकीसम्म धाउन सक्लान् पुलिस आउला हामीलाई लौरी लौरी ठटाउनेछ हामी दुईको बिचमा यो समाज आउनेछ थरी कुरा बनाई औला उठाउनेछ समर्पणजी पश्चिम सल्यान हाल मलेसिया सेलेङ्गरमा हुनुहुन्छ हामीदेखि बिचमा यो समाज आउनेछ थरी कुरा बनाई औला उठाउनेछ यो मुक्तक मैले अगाडि सुनाएको मुक्तक चाहिँ जलन बिसीको हो आजकल दिनहुँ अनेक सुन्दरीका तस्बिर बेचिएका छन् पूजा गर्ने प्रत्येक भगवान्का मस्जिद अनि मन्दिर बेचिएका छन् यही दुईवटा मुक्तक सुनाए तपाईँलाई अहिलेको लागि भने एउटा सुमधुर साङ्गीतिक खुसी राख्नुपर्छ नरेन्द्र प्यासीको स्वरमा यही गीत राख्छु तिमी बिनाको जीवन सोच्न सम्मनी म सक्दिनँ निकै मिठो गीत छ गीतपछि फर्किन्छु हामीसँग रहनुहोला शून्य छ्यालिस पाँच दुई सय सयको माध्यमबाट तपाईँ आउँदै रहनुहोला अहिलेको लागि यही मिठो गीत तपाईँको लागि सम्मानी म सक्दिन फुल बिनाको बासना सोच्न सम्मानी म सक्दिन सम्मानी म सक्दिनँ सिले passado सपना सोच्न सम्माने मसदिना तिमी बिनाको जीवना सोच्न सम्मान धेरै नजिक लाग्थ्यो अनि मन खोल्थे तिमी सामु खुसी बाँड्थे कहिले मनका ऐठन खोल्थे तिमी सामु भेटेमध्ये तिमी नै हौ मेरो मिल्ने साथी भन्थ्यौ धेरै नजिक लाग्थ्यो अनि मन खोल्थे तिमी सामु खुसी बार्थे कहिले मनका ऐठन खोल्थे तिमी सामु भेटे मध्ये तिमी नै हौ मेरो मिल्ने साथी भन्थ्यौ दुःख पर्दा आँसुहरूको ढक्कन खोल्थे तिमी सामु धेरै नजिक लाग्थ्यो अनि मन खोल्थे तिमी सामु खुसी बार्थे कहिले मनका ऐठन खोल्थे तिमी सामु अजय अजय भूषाल देवीस्थान सात फलेवास पर्वत थाल भरतपुर दस शिव मन्दिर टोल चितवनमा उहाँ हुनुहुन्छ अजयजीलाई धेरै धेरै धन्यवाद मुक्तको लागि अन्त्यमा छौँ विदा माग्नुपर्छ अब कस्तो लाग्यो समग्रमा कार्यक्रम आजको कार्यक्रम सुनिदिने सम्पूर्णलाई धन्यवाद दिन्छु कस्तो लाग्यो कार्यक्रम सल्लाह सुझाव प्रतिक्रिया पठाउन सक्नुहुन्छ अनलाइनमा सुन्दै हुनुहुन्छ साथै तपाईँलाई एउटा आग्रह गर्छु हाम्रो कार्यक्रम यो कार्यक्रम सकिएको केही समयपछि हामी यो कार्यक्रमलाई हाम्रो फेसबुक पेजमा राख्नेछौँ त्यहाँ एउटा लिङ्क राख्नेछौँ तपाईँले त्यहाँ गएर हाम्रो कार्यक्रम सुन्न सक्नुहुनेछ तपाईँलाई यो आग्रह हाम्रा धेरै साथीहरूले हामीलाई आग्रह गर्नुभयो हाम्रो कार्यक्रम डाउनलोड गरेर सुन्ने व्यवस्था गरिदिनु पऱ्यो भनेर भन्दै हुनुहुन्थ्यो धेरै साथीहरूले हामी तपाईँहरूको त्यो आग्रहलाई स्वीकार्दै आजदेखि यो हामीले यो कुरा यस्तो सजिलोपन तपाईँहरूको लागि लिएर आएका छौँ सजिलो अलिकति थोरै भए पनि सजिलो होस् डाउनलोड गरेर सुन्नको लागि भनेर यसरी लिएर आएका छौँ तपाईँले कार्यक्रम सक्यो केही समयपछि हामीलाई सुन्न सक्नुहुन्छ W W W dot Facebook dot com slash Muktak मजेरीमा तपाईँले जानुभयो भने तपाईँले त्यहाँ सुन्न सक्नुहुन्छ भन्छु अन्तिममा छु बिदा माग्नुपर्छ सुनेर साथ दिनुभयो सम्पूर्ण धन्यवाद दिन्छु कस्तो लाग्यो कार्यक्रम सल्लाह सुझाव प्रतिक्रिया दिन मन छ भने Muktak Manjari at the rate Gmail dot कममा मेल गर्न सक्नुहुन्छ हाम्रो फेसबुक पेजमा सिधै तपाईँले हामीले मेसेज गरेर पनि कार्यक्रम यस्तो लाग्यो यस्तो बनाउनु पऱ्यो कार्यक्रमलाई भनेर सिधै सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ तितो मिठो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला भन्छु जहाँ बसेर जस्तो अवस्थामा रहेर कार्यक्रम सुनिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया पठाउनु नबिर्सनु होला भन्दै अर्को हप्ताको शुक्रबार यसै समयमा हाम्रो भेट हुनेछ तबसम्मको लागि खुसी रहनुहोस् अनि सुखी रहनुहोस् अहिलेको पनि म बिदा हुन्छु तपाईँका सम्पूर्ण पलहरू सो बिताउन् नमस्ते शुभरात्री जसला